शहीद गोविन्द गौतमलाई लागेको गोली एसएसबीकै भएको ल्याब परीक्षणबाट पुष्टि नेपालले भारतलाई फरेन्सिक रिपोर्ट बुझायो शहीद गौतमको परिवारलाई एमालेको पाँच लाख सहयोग छोरीलाई ल्यापटप प्रदान एमाले अध्यक्ष ओलीले आज शहीद गौतमका परिवारलाई भेट्ने एमाले अखण्ड सात नम्बर प्रदेशको पक्षमा रहेको एमाले अध्यक्ष ओलीको उद्घोष संविधान संशोधन गरी पहाडलाई तराईबाट अलग गर्ने श्रृङ्खलाको सुरुवात गरिएको आरोप र डोटीमा बालविवाह रोक्न धामी झाँक्री र ज्योति सक्रिय हुने सोह्र वर्षपछि बैतडीको एक स्वास्थ्य केन्द्रमा चिकित्सक आउँदा बाजा सहित स्वागत प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाल प्रहरीको फोरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल एसएसबीकै भएको देखाएको छ यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौँस्थित भारतीय दूतावासलाई दिएको छ भारतीय हस्तक्षेप विरुद्ध उत्रिएका नेपालीहरूमाथि फागुन छब्बिसमा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनता सामु माफी माग्नुपर्ने नेपालका प्रमुख राजनीतिक दलहरूले माग गरेका छन् यसबारे नेपाल सरकारका उच्च अधिकारीहरूले भारतीय पक्षलाई पटक पटक ध्यानकर्षण गराएका छन् तर भारतले यसबारे छानबिन गर्ने भन्दै फोरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ छ यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौँ स्थित भारतीय दूतावासलाई दिएको छ गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हात हतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले नै हानेको ठहरसहितको रिपोर्ट दिइएको छ गृह स्रोतले भनेको छ नेकपा एमाले भारतीय सशस्त्र सीमा बल एसएसबीको गोली प्रहारबाट मारिएका शहीद गोविन्द गौतमको परिवारलाई पाँच लाख रुपियाँ सहयोग गरेको छ मेची महाकाली अभियान अन्तर्गत हिजो कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच लाखको चेक र ल्यापटप पार्टीका जिल्ला अध्यक्ष तारा लामा तामाङ मार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई पाँच लाख सहयोग र उनका छोरीका लागि एमाले एक थान ल्यापटप हस्तान्तरण गरेको हो रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरूको माग रहेको जानकारी गराएका छन् ओलीले गौतमका छोराछोरीको शिक्षाका लागि राज्यले केही नगरी एमाले पढाइदिने आश्वासन पनि दिएका छन् गौतम गत फागुन छब्बिस गते पुनर्वासको आनन्द बजारमा एसएसपीको गोलीबाट मारिएका थिए यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमका परिवारलाई भेट्ने भएका छन् देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टि र परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएका बेला देशकै ठूलो दोस्रो ठूलो दल राजनीतिक दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलो पटक कञ्चनपुरको सीमा क्षेत्र आनन्द बजार जान लागेका हुन् शोकमा रहेको गौतमको परिवारलाई सान्त्वना दिन अध्यक्ष ओली आज गौतमको घर कञ्चनपुरको पुनर्वास नगरपालिका आठ आनन्द बजार जाने ओलीका निजी सचिवालयले जनाएको छ देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टिमा तथा परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएको र प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारमा व्यस्त रहेका बेला देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र क्षेत्र आनन्द बजार जान लागेको जनाइएको छ एमालेको अभियान कञ्चनपुर पुगेपछि सदरमुकाम महेन्द्रगरमा आमसभा सम्पन्न गरी अध्यक्ष ओली सहितको एमालेको पुरै सहित गौतमका परिवार जनलाई भेट्न जाने कार्यक्रम तोकिएको हो ओली सहित एमाले नेताहरूले गौतमका परिवारलाई भेटेर सान्त्वना दिनेछन् एमाले गौतमको हत्या भारतीय सुरक्षाकर्मीले गरेको भन्दै भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने माग समेत गरेको छ यसैबीच गत बिहिबार भारतीय सुरक्षाकर्मीको गोलीबाट शहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको घरमा अहिलेसम्म कुनै रा कुनै सरकारको प्रतिनिधि पुगेका छैनन् सरकारले गौतमको मृत्यु पश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले सरकारलाई ध्यानकर्षण गराएपछि मृत्यु भएको भोलिपल्ट नै शहीद घोषणा गरेको थियो शहीद घोषणा गर्दै शहीद परिवारलाई तत्काल राहत स्वरूप दस लाख उपलब्ध गराउने भनिए तापनि घटना घटेको हप्ता दिन पुग्दा पनि सरकारको प्रतिनिधित्व गर्ने कुनै पनि निकाय नपुगेको शहीद गौतमका वृद्ध बुवा खेमलाल गौतमले दोखेसो पोकेका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात नम्बर प्रदेश पनि टुक्र्याउने षड्यन्त्र भइरहेको दावी गरेका छन् तर एमाले अखण्ड सात नम्बर प्रदेशको पक्षमा रहेको उनले बताएका छन् मेची महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा हिजो आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने पाँच पछि सात नम्बर प्रदेश टुक्र्याउने र पुरै तराईलाई पहाडसँग अलग गर्ने षड्यन्त्र भइरहेको छ अखण्ड सुदूरपश्चिमको पक्षमा अखण्ड सुदूरपश्चिमको आन्दोलनमा तपाईँहरूलाई एमालेको साथ छ संविधान संशोधनलाई नाटकको संज्ञा दिँदै ओलीले त्यसको पक्षमा एमाले नरहेको अडान दोहोऱ्याएका छन् संविधान संशोधन गरी पहाड़लाई तराईबाट अलग गर्ने श्रृङ्खलाको शुरूआत भएको ओलीको भनाइरहेको छ उनले भने अहिले संविधान संशोधनको नाटक गरिएको छ संविधान संशोधन नगराइकन निर्वाचन हुनै सक्दैन भनिया छ निर्वाचन र संशोधनको कतै कुनै साइनो छैन पहाड़ र तराईलाई छुट्याउने एउटा कदम हो एउटा पछि अर्को अर्को पछि अर्को आउँछ गत वर्ष पनि हामीले संविधान संशोधन गर्यौं त्यसले केही भएन अहिले पनि समाधान हुने होइन संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशलाई पहाडबाट अलग गरेपछि सात नम्बर प्रदेशमा पनि सरकारले त्यस्तै गर्ने ओलीले दावी गरेका छन् तर आफूहरू संशोधनको पक्षमा नभएको र अखण्ड सात नम्बर प्रदेशको पक्षमा रहेको उनले बताएका छन् कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले नेपालबाट तराईलाई टुक्र्याएर कालान्तरमा अन्तै मिलाउने खेल भइरहेकाले सबैले सचेत हुनुपर्ने बताएका छन् देश टुक्र्याउनेका लागि वर्तमान सरकारले काम गरिरहेको र विदेशीको इसारामा मात्र सबै काम भइरहेको गौतमले दावी गरेका छन् कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल जननाथ खनाल लगायतका वरिष्ठ नेताहरूले भने मन्तव्य राखेका थिएनन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलद्रामा हिजो माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ जिल्लाका बाह्रवटै केन्द्रमा परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले जानकारी दिएका छन् एसएलसीकै ढाँचामा सञ्चालन भएको यस वर्षको एसी नाम दिइएको परीक्षाको पहिलो दिनको परीक्षामा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको उनले जानकारी दिएका छन् उनका अनुसार बिहान आठ बजे भएको अङ्ग्रेजी विषयको परीक्षामा एक सय अठाइस परीक्षार्थी अनुपस्थित भएका थिए अङ्ग्रेजी विषयको परीक्षामा सामेल हुनुपर्ने तीन हजार एक सय उनापचासजना मध्ये तीन हजार एक्काइसजना मात्रै परीक्षामा सहभागी भएका हुन् नियमिततर्फ बिसजना इक्जामटेडतर्फ चौधजना र ग्रेड सुधारतर्फ चौरानब्बेजना परीक्षामा अनुपस्थित भएका हुन् तीन सय बिसजना मात्रै ग्रेड सुधारका लागि परीक्षामा सामेल भएको पाइएको छ ग्रेड सुधारका लागि परीक्षा नदिँदा पनि फरक नपर्ने सोचेर ठूलो संख्यामा विद्यार्थीहरूले परीक्षा नदिएको हुन सक्ने जिल्ला शिक्षा अधिकारी खत्रेले बताएका छन् परीक्षा अन्तर्गत आज अनिवार्य नेपालीको परीक्षा हुनेछ यस्तै छ गते अनिवार्य गणित सात गते अनिवार्य विज्ञान आठ गते सामाजिक शिक्षा नौ गते स्वास्थ्य जनसङ्ख्या तथा वातावरण दस गते ऐच्छिक प्रथम र एघार गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ परीक्षा साधारणतर्फ चैत एघार गते र प्राविधिक धारतर्फ चैत चौध गते सम्पन्न हुनेछ गएका वर्षमा एसएलसी परीक्षाको रूपमा लिँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रमा सञ्चालन गर्ने उल्लेख गरिए पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिइएको हो बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सोह्र वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको सोह्र वर्षपछि चिकित्सकका जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् विक्रमसम्म दुई हजार छप्पन्न सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताएका छन् आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरू धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताएका छन् प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने केशव केशवसिंह भाटले बताएका छन् मेलोलीमा चिकित्सक आएसँगै स्वास्थ्य बिमाको सेवा समेत सुरु हुने भएको छ स्वास्थ्य बिमा अन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ यसैबीच डाक्टर कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजाका साथ स्वागत गरेका छन् सोह्र वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतस्फूर्त रूपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताएका छन् जिल्ला स्वास्थ्य कार्यालय का प्रमुख डाक्टर गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताएका छन् तेस्रो पटक थपिएको समयावधि सकिँदासम्म पनि बैतडीमा जिल्ला समन्वय समितिले उपभोक्ता मार्फत सञ्चालन गर्नुपर्ने योजनामध्ये आधा मात्रै सम्झौता गराउन सकेको छ योजना सम्झौताको लागि तेस्रो पटक दिइएको समय माघ पन्ध्र गते सकिएको थियो फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा करिब तिन सय चौतिस योजना मध्ये एक सय पचास योजनाको मात्रै सम्झौता सम्पन्न भएको जिल्ला समन्वय समितिका योजना अधिकृत सूर्यप्रसाद शर्माले बताएका छन् निर्वाचन क्षेत्र विकास कोषका एक सय चालिस योजना मध्ये छैसठी योजनाको मात्र सम्झौता भएको छ त्यस्तै स्थानीय यातायात र पूर्वाधारका बयालिस मध्ये छत्तिस सडकको सम्झौता सम्पन्न भएको छ विकासका काम थाल्न असार नै कुर्नुपर्ने विकृति अन्त्य गर्न भन्दै जिल्ला समन्वय समितिले पटक पटक सूचना गरिरहेको छ तर योजना सम्झौताको काममा प्रगति हुन भने नसकेको योजना शाखाका नायब सुब्बा वीरसिंह महताले बताएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको